अभियानमा नजरमा नारेको साथमा नमस्कार तपाईँको रेडियो तपाईँको आवाज रेडियो बिजन एकानब्बे दशमलव छ मेगार्समा हरेक आइतबार दस बजेको संसार पश्चात एघार बजेसम्म गुन्जने कार्यक्रम मुक्तक मालाको समय आज पनि शुरू भइसक्यो मदन भण्डारी सधैँ चाहिँ तपाईँहरू समक्ष उपस्थित भइसकेको छु एकानब्बे दशमलव छ मेगा अहिले तपाईँले हामीलाई पूर्वमा सुनिरहनु भएको छ सिमानासँगै जोडिएका भारतका विभिन्न ठाउँहरूमा सुनिरहनु भएको हुनुपर्छ अनि त्यस्तै गरेर WWW dot Radiovision dot com dot NP log in गरेर संसारभरकै साथ सुनिरहनु भएको हुनुपर्छ हामीलाई त्यस्तै लाग्छ कार्यक्रम मुक्तक मालामा हामी तपाईँहरूले नि पठाउनुभएका मुक्त खरफहरू राख्ने गर्छौं मुक्तकारहरूसँगको भलाकुसारी समय समयमा राख्ने गर्छौ अनि मुक्तकसँग सम्बन्धित हरेक गतिविधिहरूलाई तपाईँहरू समक्ष पुर्याउने गर्छौं आजको यस कार्यक्रममा मैले तपाईँहरूले नि पठाउनुभएका धेरै भन्दा धेरै मुक्त खराबहरू लिएर आएको छु कार्यक्रममा आलो पालो राख्नेछु तपाईँको पनि मुक्तक मसँग छ कार्यक्रम सुन्दै रहनुहोला म कार्यक्रममा ढिलो नगरी मुक्त खराफहरू नै लिन चाहन्छु बजेट हुन्न विकास हुन्न जहिले माग्दा कम हुन्छ बजेट हुन्न विकास हुन्न जहिले माग्दा कम हुन्छ प्रतिवेदन फुर्ती अनि भाषण एकदम हुन्छ एघार महिना सुतुन मस्त एक महिना समय व्यस्त असार लाग्ने हुन्न देशमा विकास तमाधम हुन्छ यो व्यङ्ग्य मुक्तकार गोम विक्रमजीको कल्लाबारी पाल्पा उहाँको घर हो मुक्तकार गोम विक्रमजी कच्चपको मुक्तक लेख्नुहुन्छ मुक्तक मालालाई नियमित रूपमा यसरी नै मिठो माया बाँड्दै गर्नुहुन्छ गोम विक्रम झिका मुक्तक आजको कार्यक्रम मुक्तक मालामा मैले मुक्तकको सिलसिला शुरू गरेँ अर्को मुक्तकमा लिन्छु उहाँ पनि नियमित रूपमा हामीहरू समक्ष आउँदै गर्नुहुन्छ मुक्तकार हुनुहुन्छ छवि किरण अधिकारीजी जन्मेपछि मर्नै पर्ने रित छ थाहा हुँदा हुँदै जन्मिएपछि मर्नै पर्ने रित छ थाहा हुँदाहुँदै जवानी सबैको सीमित छ थाहा हुँदाहुँदै किन आफूलाई अचम्बरी ठान्छन् मान्छे मृत्यु एक दिन निश्चित छ थाहा हुँदाहुँदै उहाँ हुनुहुन्थ्यो मुक्तकार छवि किरण अधिकारी सी बागचोर नगरपालिका दश पिपल नेता सल्यान उहाँको घर हो अर्को मुक्तक छ मसँग ऋषिराम भुषालजीको मूर्तिकारले सुन्दर मूर्ति बनाएर आफ्नो कला देखाउँछन् मूर्तिकारले सुन्दर मूर्ति बनाएर आफ्नो कला देखाउँछन् गायककारले माधुर्य गीत गाएर आफ्नो गला देखाउँछन् जोसँग जे जस्तो सिप छ त्यही सिप देखाइ हिँड्ने त हो निर्धनले के देखाउन् विचरा साउ बस्ने तला देखाउँछन् यसरी आउनुभयो मुक्तकका ऋषिराम भूषालजी चन्द्रागिरी काठमाडौँबाट अर्को मुक्तक छ मसँग श्रोता राम रावल सागरजीको बाको टोपी आमाको फाटेको चोली फेर्न पसेको हुँ सहर बाको टोपी आमाको फाटेको चोली फेर्न बसेको हुँ सहर खाका छन् कि भोकै छन् पाएको छैन मैले केही खबर परदेश आई काम गरेको पनि आज महिना हुँदै वर्षौं भयो घरको चिन्ताले रुँदै बसेको छु एक्लै खाडी मुलुकमा दिनभर ओहो यो मुक्तक राम रावल सागरजीको अत्तरिया कैलाली उहाँको घर हो भने श्रोता कार्यक्रममा हामी पहिलो गीत सुन्छौं उहाँसँग मुक्तक छ धामी गम्भीरजीको दुर्गाथली सबजाङ उहाँको घर हो हामी सँगसँगै गीत सुन्नेछौं यो समयमा गीत रहेको छ मसँग उर्गेन डोङजी र बेनिसा पौडेलजीले गाउनु भएको यसमा शब्द रहेको छ लक्ष्मण राईजीको कम्पोज म्युजिक एरेन्ज रहेको छ उर्गेन डोङजीको नै मुक्तक पहिला सुनौ गगन धामीजीको गीत त म राख्ने नै छु सँगै जिउला सँगसँगै मरौला अरू के चाहियो सँगै जिउला सँगसँगै मरौला अरू के चाहियो जिन्दगीभर तिम्रै भर फरौला अरू के चाहियो सिङ्गो जिन्दगी नै उपहार सुम्पिएर तिमीलाई मनदेखि चोखो माया गरौँला अरू के चाहियो तिमीलाई नानी धाउने आदत मेरो कहिले नाटो घाउ बिर्सने तिम्रै मायाको त्यो राहत कहिले नघटो मै जसरी तिमी पनि रुन नपरो तिमी बाहेक अरूकोमा हुन नपरो जसरी तिमी पनि रुन नपरोस् तिमी भाइकहरूको म हुन नपरोस् तिम्रै माया लाग्छ मलाई तिमी सँगसँगै यो गीत तपाईँले सुन्नुभयो रेडियो भिजन एकानब्बे दशमलव छ मेगार्समा हुनुहुन्छ म तपाईँहरूकै मुक्त खरफहरू कार्यक्रम मुक्तक मालामा आलो पालो लिइरहेको छु बाटोमा चुहाउँदै शरीरको खुन लानुपर्छ बाटोमा छुवाउँदै शरीरको खुन लानुपर्छ पीड़ा अधिक सहनुपर्छ हन्डर खानुपर्छ सानो चोट लागेमा हामी स्याङचालीलाई उपचार गर्न पाल्पाकी पोखरा छानुपर्छ यसरी मार्मिक मुक्त खरपरको साथमा आउनुभयो मुक्तकार प्रचित कुँवरजी बानपा चौध उहाँ खोला सिक्री स्याङ्चा उहाँको घर हो नियमित रूपमा आउँदै गर्नुहुन्छ यो वास्तविकता हो है भनेर उहाँले हामीलाई मुक्त लेखेर पठाउनु भएको छ प्रचित कुंवरजी यो गम्भीर समस्या चाँडै समाधान होस् र पीड़ा माथि पीड़ा थप सहन नफरोस हामी यही कामना गर्छौं अर्को मुक्तक म लिन्छु मसँग मुक्तक छ प्रदीप नेपालीजीको पर्वत बिहारी पाँच उरामुआको घर हो देख्दा अमृत छुँदा जहरलाई विश्वास गरेको हुनुपर्छ देख्दा अमृत छुँदा झहरलाई विश्वास गरेको हुनुपर्छ झुनी झुनी साथ दिने भरलाई विश्वास गरेको हुनुपर्छ आज फुटेको सिसा भेटे अनि तिमीलाई सम्झि सोचे यसले पनि पत्थरलाई विश्वास गरेको हुनुपर्छ ओहो हो, हो, यो मिठो मुक्त प्रदीप नेपालीजीको मुक्तक मालामा पछिल्लो अङ्कहरूमा नियमित रूपमा आउँदै गर्नुहुन्छ उहाँ पनि मसँग अर्को मुक्तक छ रोशन खड्काजीको दारमा पाँच सल्यान उहाँको घर हो तथास्तु भन्दै शास्ति दिन्छन् पाइला पाइलामा तथास्तु भन्दै शास्ति दिन्छन् पाइला पाइलामा ठेस बनेर हरपल ठोकिन्छन् पाइला पाइलामा यो दुनियाँ हो दुनियाँ क्रूर छ विचार पुर्याउनु होला बुद्धको भेषमा हिटलर भेटिन्छन् पाइला पाइलामा रोशन खड्काजी यसरी मुक्तकमा सचेत गराउँदै हुनुहुन्थ्यो अर्को मुक्तक प्रकाश मिकेलजीको मसँग छ असम भारतबाट उहाँले हामीलाई मुक्तक पठाउनु भएको छ आँखालाई भाँडाको जल दिए जस्तै भयो आँखालाई भाँडाको जल दिए जस्तै भयो अनि आगोलाई चप्पल दिए जस्तै भयो मैले तिमीलाई यो मेरो मनमुटु सुम्बिनु बाँदरको हातमा नरिवल दिए जस्तै भयो उहाँ हुनुहुन्थ्यो प्रकाश कुइकेलसी असम भारतबाट अब भने श्रोता हामी गीत सुन्नेछौँ अर्को पृथक कृष्ण कुवर्सीको मुक्तक मसँग छ गण्डकी प्रदेश बागलुङबाट उहाँले मुक्तक लेखेर पठाउनु भएको छ गीत रहेको छ यो समयमा मसँग शिव परियारजीले गाउनु भएको सिन्चुरी सुरेश घमलजीले लेख्नु भएको दीपक शर्माजीले संगीत भएको मुक्त सुनौ पहिला पृथक कृष्ण कुँवरसीको गीतसँग सँगै म जोड्ने नै छु आँखाको तस्विर सिकी मुटुको नाम केरी कसरी हाँसु आँखाको तस्विर सिकी मुटुको नाम केरी कसरी हाँसु आफ्नै भन्नेले अर्कैको सिन्दुर भरेको हेरी कसरी हाँसु सोच्न त सोच्छु खुसी भएकाहरूलाई हेरी खुसी हुन्छु तर तीत सम्सी बेसरी दुख्छ त मुटु फेरि कसरी हाँसो सबैले मलाई घृणा गरे पनि ईश्वर तिम्रो दाहिने परुन् देव्रे मेरो भए पनि ईश्वर ईश्वर को सधैँ हर हुँदो रहेछ चोखो माया यहाँ गर्ने को सधैँ पृथक कृष्ण कुवर सिको मुक्तक मुक्तक सँगसँगै यो गीत मुक्तक मालामा सुन्नुभयो रेडियो भिजन एकानब्बे दशमलव छ मेगा सुनिरहनु भएको छ मदन भण्डारी छु त मेरो समक्ष अनि तपाईँहरूले नि पठाउनुभएका मुक्त खरबहरू आलो फालो लिइरहेको छु मनका विकार सोचहरूको दोहन हुन जरुरी छ मनका विकार सोचहरूको दोहन हुन जरुरी छ र मानस पटलमा किस्साहरू संशोधन हुन जरुरी छ यदि संसार बदल्ने सपना सरकार पार्नु छ भने आफै भित्रको अहमको पूरा अध्ययन हुन जरुरी छ यो मुक्तक मुक्तकार मोहन सिंह हर्ती मगर्सीको बाक्सोर नगरपालिका दुई थारमारे सल्यान उहाँको घर हो निकै लामो समय पश्चात आउनुभयो मुक्तकार मोहन सिंह हर्ती मगर्सी मुक्तक स्वादिलो लेख्नुहुन्छ अर्को मुक्तक छ मसँग मुक्तकार हुनुहुन्छ अम्बिका खरेल उप्रेतीजी विराटनगर उहाँको घर हो कौशलमा बाँच्नेलाई गहिरो भास्नी दरबार हुन्छ कला कौशलमा बाँच्नेलाई गहिरो भास्नी दरबार हुन्छ विद्धताको हिसाबमा चुनौती र परिस्थिति रोजगार हुन्छ शक्ति सन्तुलन खलबलिँदैन यहाँ भगवान देब्रे नभएसम्म असल व्यक्तित्व सक्षम नेतृत्व प्रगतिको आधार हुन्छ यो मुक्तक मुक्तकार अम्बिका खरेल उप्रेतीसी मुक्तक गच्छपको लेख्नुहुन्छ विराटनगरबाट हामीलाई संसदै गर्नुहुन्छ चलेको आत्मा हुकुम अर्को एउटा मुक्तक मसँग छ श्रोता लिएर चिन्ता गरेर पीर केही हुँदैन लिएर चिन्ता गरेर पीर केही हुँदैन पर्छ आफैले आखिर केही हुँदैन ज्यान जाला माया मर्ला कुरै छोड्नुहोस् बलियो भए आफ्नो तकदिर केही हुँदैन हो यो जलेको आत्मा हुकुमजीको आफ्नो सम्पर्क ठेगाना लेख्न भने छुटाउनु भएछ अर्को मुक्त छ मसँग थुमन राणा सिम्पलजीको वनगाड़ कुपिण्डे नगरपालिका तीन सल्यान उहाँको घर हो गुन्द्रुकसँग तिम्रो साउसाउ टाँच्न मिल्दैन गुन्द्रुकसँग तिम्रो चाउचाउ दाँच्न मिल्दैन तिम्रो सहर अनि मेरो गाउँ दाँच्न मिल्दैन जाबो कुकुर पालेर तिमी सहरिया बन्छौ मैले पालेको छु आमा बाउ दाँच्न मिल्दैन यसरी व्यङ्ग्य प्रहार गर्नुभयो थुमन राणा सिम्पलजीले अब भने श्रोता हामी कार्यक्रममा अर्को एउटा गीत सुन्नेछौं गंगाराम बुढा मगर्सीको मुक्तक मसँग छ मुसिकोट दश रुकुम पश्चिम उहाँको घर हो यस समयमा गीत रहेको छ मसँग प्रमोद खरेलजीले गाउनु भएको सुनिल विशीजीले लेख्नु भएको संगीत फर्नु भएको मुक्तक सुनौ पहिला गंगाराम बुढा मगर्जीको सँगसँगै गीत राख्ने नै छु खास माया गर्ने मनपर्ने त अर्कै रहेछ खास माया गर्ने मनपर्ने त अर्कै रहेछ यारसँगै बाँच्ने सँगै मर्ने त अर्कै रहेछ म भित्र के देखेर प्रेमको नाटक गर्यौ त आज तिम्रो सिउँदो भर्ने त अर्कै रहेछ सिन्दुरको धरको तिम्रो सिउँदो भर्ने अर्को यता पागल बनाएर हँसाउने अर्को सिन्दुरको धरको तिम्रो सिउँदो भर्ने अर्को यता पागल खानेहरूमा पहिलो भए म तिमलाई माया गर्ने चोखो मेरो मन थियो बासको सामु मैलो भएमा मैलो भएमा मैलो भएमा रगतै बरु बगाउन सक्थे तिमीले चाहे माया गरेको मुटु नै दिन्थे तिमीले मागे रगतै बरु जिउने पहिलो भएमा तिमलाई माया गर्ने चोखो मेरो मन थियो बाँसको सामु मैलो भएमा मैलो भएमा मैलो भएमा रङ्गाराम बुढा मगर्सीको मुक्तक मुक्तक सँगसँगै यो गीत तपाईँहरू समक्ष राखे मुक्तक मालामा म तपाईँहरूकै मुक्त घर परिरहेको छु बरु रकम तोकेर भन्नुहोस् यति दान गर्नुहोस् बरु रकम तोकेर भन्नुहोस् यति दान गर्नुहोस् म पनि साहित्यकार हुँ चिन्जान गर्नुहोस् मायाको चिनु लिएर फोटो खिच्न मन छ एउटा कार्यक्रममा बोलाएर सम्मान गर्नुहोस् वा यो व्यङ्ग्य मुक्तकार एसपी असफलजीको फेरि खोला तीन गह तेरा सिङ्जा उहाँको घर हो उहाँ मुक्तक सँगसँगै भन्नुहुन्छ कसैको जीवनसँग मेल खान गएमा संयोग मात्रै हुनेछ एसपी असफलसी फेरि खोला तीन सेङ्जाबाट नियमित रूपमा यस्तै मिठो माया बाँड्दै गर्नुहुन्छ अर्को मुक्तकमा कार्यक्रममा सँगै जोड्छु पुष्प चैडा छेत्रीजीको मुक्तक मसँग छ उहाँ पनि नियमित रूपमा आउनुहुन्छ धनगढ़ी कैलालीबाट भोग्नु पर्ने नगरेको पाप यही जिन्दगी रहेछ भोग्नु पर्ने नगरेको पाप यही जिन्दगी रहेछ लागिरहेछ पश्चाताप यही जिन्दगी रहेछ हजारौं सपना बोकेर बसेको मन थियो गर्नु पर्यो सपना सखाप यही जिन्दगी रहेछ पुष्प चैडा छेत्रीजी हुनुहुन्थ्यो उहाँ अर्को मुक्तक मसँग छ लक्ष्मी रायमाझीजीको विराटनगर उहाँको घर हो थोरै थोरै भर्ने मानु भए धेरै भर्नलाई पाथी छ थोरै थोरै भर्ने मानु भए धेरै फर्नलाई पाथी छ सम्बन्ध भन्दा सम्बन्धित गहिराई माथि छ जस्तै परे पनि तिमी विचलित नहुनु प्रिय मान्छे दुःख सुखमा साथ दिने आत्मविश्वासी साथी छ उहाँ हुनुहुन्थ्यो मुक्तकार लक्ष्मी राई माझीजी विराटनगरबाट मुक्तक मालालाई मिठो माया बाँड्दै गर्नुहुन्छ अर्को मुक्तक छ मसँग मन्दीप बाँसकोटासीको लक्ष्मीपुर झापा उहाँको घर हो सम्भवत मन्दीप बाँसकोटासी पहिलो पटक मुक्तक मालामा आउनुभयो मलाई त्यस्तै लाग्छ ठोकिँदै होस् या रोकिँदै होस् मैले उचाइ छुनै पर्नेछ ठोकिँदै होस् या रोकिँदै होस् मैले उचाइ छुनै पर्नेछ म छरपट्टिँदा सगिट्न त्यहाँ कोही त हुनै पर्नेछ मृत्युसँग खुलेर मुस्कुराउन सके पुग्छ मलाई त यहाँ हर कोही यसै पनि रुनै पर्नेछ हो नि मन्दी बास्कोटासीको यो मुक्तक लक्ष्मीपुर छापा उहाँको घर हो औ भने श्रोता हामी अर्को एउटा गीत सुन्छौ मुक्तक मसँग देवकोटा निर्विरोधजीको कटहरी गाउँपालिका साथ मोरङ उहाँको घर हो गीत रहेको छ मसँग रचना रिमालजीले गाउनु भएको तुलसा चौहानजीले लेख्नु भएको नवीन कार्कीजीले संगीत भर्नु भएको मुक्तक सुनौ देवकोटा निर्विरोधजीको सँगसँगै गीतमा राख्ने छु तिमलाई माया गर्नेको लस्करमा म पनि छु तिमलाई माया गर्नेको लस्करमा म पनि छु तिम्रो त्यो मुस्कानको असरमा म पनि छु मलाई माया गर्ने कोही छैन भन्दै हिँड्छौ रे विचार गरेनौ तिम्रो यो सहरमा म पनि छु माया गर्छु तर पछि मुक्तक मुक्तक सँगसँगै योगी गीत तपाईँले सुन्नुभयो रेडियो भिजनको कार्यक्रम मुक्तक मालामा मुक्तक लिने यो सिलसिला आजलाई भनी श्रोता यति मात्रै तपाईँहरूले पठाउनुभएका बाँकी मुक्त खराबहरूलाई म अर्को पाला अर्को पाला पक्कै जोड्नेछु कृत्रिम सुन्दै जाँदा तपाईँलाई पनि मुक्तक पठाउनु मनभयो प्रतिक्रिया बाँड्न मनभयो भने तपाईँले Muktak Mala at the rate Gmail dot कममा मुक्तक तथा प्रतिक्रिया मेल गर्न सक्नुहुन्छ मुक्तक मालाको फेसबुक पेज फेसबुक आइडीमा मुक्त खराबहरू प्रतिक्रियाहरू पठाउन सक्नुहुन्छ यस समयसम्म कार्यक्रम सुनेर साथ दिनुभयो तपाईँलाई धेरै धेरै धन्यवाद मलाई इन्टरनेट संसारमा हरदम साथ दिने भाइ प्रति बस्नेतलाई सुटुक्क संसदै मदन भण्डारी जाँदा जाँदै सत्यराज आचार्यजी र मिलन नेवारजीले गाउनु भएको देव गहतराजजीले संगीत भर्नुभएको लेख्नुभएको निकै नै मिठो गीत छोड्दै बिदा चाहन्छु हस्त श्रोता मिठा मिठा सपना सबै तपाईँकै भागमा फरुन् नमस्कार शुभरात्रि आँखा तिम्रो छान जालु ओठ भने पिपल पाते कति राम्रो गुन्यु चोली पटुकी झन् बार हाते आँखा तिम्रो छान जालु ओठ भने पिपल पाते कति राम्रो गुन्यु चोली बटुकी झन् बाह्र सानी रै रै रै सानी रै रै रै छु सारङ्गी मेरो जीवन तिमीलाई रै रै ए सानी रै रै रै सानी रै रै रै छु सारङ्गी मेरो जीवन नै तिमीलाई बन्दकी मेरो जीवन नै तिमीलाई बन्दकी बुहारी चाहियो भन्छन् मेरी आमा तिम्रै पछि लागिरहेछु छोडी काम ओ बुहारी चाहियो भन्छन् मेरी आमा तिम्रै पछि लागिरहेछु छोडी काम रिसाएर नहेरी देऊ भन्छ माया भन्दा ठुलो छैन यहाँ धन सानी रै रै रै सानी रै रै रै छु सारङ्गी मेरो जीवन नै तिमीलाई भन्दा कि सानी रै रै रै सानी रै रै रै रेड्छु सारङ्गी मेरो जीवन नै तिमीलाई भन्दकी मेरो जीवन नै तिमीलाई भन्दकी